जोड़ मंगसिर चार गते चुनाव हुन नसके संविधान सभाबाट कहिले संविधान लेख्न नसकिने एमाले अध्यक्ष खनालको दावी बिरामीको चापका कारण भरतपुर अस्पतालमा भूमि उपचार गर्न बाध्य सरलाईमा पोखरीमा डुबेर चार बालिकाको ज्यान गयो उत्तर र दक्षिण कोरियाले युद्ध विराम गरेको आज साठी वर्ष पुरा पाकिस्तानमा भएको छुट्टा छुट्टै विस्फोटमा कम्तीमा उनाचालिस जनाको मृत्यु र सोह्र वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेशका लागि बंगलादेश विरुद्ध जारी खेलमा नेपाललाई तीन शून्यको अग्रता नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ सहकर्मी ध्रुवसँगै म सम्झना अब समाचार विस्तारमा एकीकृत नेकपा माओवादीले पूर्व राजा संघको सहकार्य असम्भव रहेको बताएको छ नियमित पत्रकार सम्मेलनमा एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले युद्धकालमा रणनीतिक चालबाजीका रूपमा पहिलो राष्ट्रपतिका रूपमा ज्ञानेन्द्र शाहलाई मान्ने प्रस्ताव गरे पनि अब त्यो सम्भावना नरहेको बताउनुभयो ज्ञानेन्द्रलाई पहिलो राष्ट्रपति मान्ने प्रस्ताव र त्यो अवस्था अब इतिहास भइसकेको भन्दै सापकोटाले नेकपा माओवादी प्रति लक्षित गर्दै पूर्व राजासँग सहकारी गर्ने सपना नदेख्न सुझाव दिनुभयो अर्को प्रसंगमा प्रवक्ता सापकोटाले देशभरि आफू र अरू राजनैतिक दलको अवस्था बुझ्न चुनावी अभियान शुरू गरेको जानकारी दिनुभयो हुँदैन यसका लागि आन्तरिक तयारी भइरहेको र साउन पन्ध्र गते औपचारिक घोषणा हुने प्रवक्ता सापकोटाले बताउनुभयो नेकपा माओवादीले सस्तो लोकप्रियताका कारण साङ्केतिक मतपेटिका फुटाएर चुनाव बहिष्कार गर्ने बताएको दावी गर्दै प्रवक्ता सापकोटाले जिम्मेवार राजनैतिक दलले यस्ता गतिविधि गर्न नसक्ने बताउनुभयो नेपाली कंग्रेसका शीर्ष नेताहरूले आगामी संविधान सभा चुनावमा सबै दलहरूलाई सहभागी गराउनु पर्नेमा जोड़ दिएका छन् चुनावी प्रचारको लागि गाउँमा खटिने कंग्रेस नेताहरूलाई प्रशिक्षण दिँदै नेताहरूले कंग्रेसका लागि कुनै पनि दल बिरानो नभएकाले सबै दलहरूलाई चुनावमा सहभागी गराउन अधिकतम पहल गर्नुपर्नेमा जोड़ दिएका हुन् कार्यक्रममा सभापति सुशील कोइरलाले मंगिर चार गतेको लागि तोकेको संविधान सभा चुनाव कुनै पनि अवस्थामा सार्न या स्थगित गर्न नहुनेमा जोड़ दिनु भएको छ देश गम्भीर मोडमा रहेको भन्दै देशलाई निकास दिन पनि चुनाव निर्विकल्प रहेको उहाँको भनाइ छ निर्वाचनको लागि जनचेतना जगाउनको लागि परिचालन गर्ने प्रशिक्षकहरूको प्रशिक्षणमा सभापति कुरिलाले देशको जटिल राजनैतिक अवस्थाको बीच चुनाव गर्नुपर्ने बाध्यताको बारे जनतालाई अवगत गराउन सहभागी नेताहरूलाई सुझाव दिनुभयो उहाँले चुनावको बहिष्कारमा लागेका नेकपा माओवादी लगायतका दलहरूलाई वार्तामा आउन पनि आग्रह गर्नुभएको छ देशको अवस्थालाई मध्यनजर गर्दै चुनावमा सहभागी हुन उहाँले नेकपा माओवादीलाई आग्रह गर्नु भएको हो माओवादीको माग वार्ताबाट समाधान गर्न सकिने भन्दै उहाँले वार्ता मार्फत सबै समस्या समाधान गर्न सकिने बताउनुभयो जनताको माग चुनाव भएकोले जनताको आवाज सुन्न पनि सभापति कोइरलाले माओवादीलाई सुझाव दिनुभयो यस्तै उपसभापति रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरण र जनताको अधिकार रक्षाको लागि चुनावको विकल्प नभएकोमा जोड दिनुभयो उहाँले गाउँ जाने नेताहरूलाई लोकतन्त्र जोगाउन र संविधान निर्माणको लागि चुनावको अपरिहार्यताको बारे जनतालाई बुझाउन कार्यकर्तालाई निर्देशन दिनुभयो आगामी चुनावमा कंग्रेसलाई जिताउनु पर्ने कारणबारे पनि जनतालाई प्रश्न पार्न सहभागी नेताहरूलाई उहाँको सुझाव थियो कंग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक समेत रहनुभएका पौडेलले अन्य दलहरूको तुलनामा कंग्रेसका सकारात्मक पक्ष र कंग्रेसले लिँदै आएको नीतिको विषयमा जनतालाई बुझाउन पनि सहभागी नेताहरूलाई आग्रह गर्नुभयो प्रशिक्षणमा कंग्रेसका करिब तीन सय कार्यकर्ता सहभागी रहेका थिए पचहत्तरै जिल्लाका दुई सय चालिस निर्वाचन क्षेत्रमा पार्टीको नीति तथा कार्यक्रमको बारेमा सुसूचित गर्न यो अभियान शुरू गरेको कंग्रेसले जनाएको छ प्रशिक्षण वर्षसम्म चल्नेछ नेकपा एमालेका अध्यक्ष जननाथ खनालले मंगिर चार गते चुनाव हुन नसके संविधान सभाबाट कहिले संविधान लेख्न नसकिने बताउनु भएको छ पार्टी कार्यालय बल्कमा युवा किसान संघको राष्ट्रिय भेला उद्घाटन गर्दै खनालले चुनाव हुन नसके संविधान सभाबाट संविधान लेख्ने अवस्था नआउने बताउनुभयो चुनाव नभए मुलुक जन अँध्यारोमा धक्लिने भएकाले जुनसुकै मूल्य चुकाएर भए पनि चुनाव गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो खनालले निर्वाचन आयोगमा एक सय चालिस दल दर्ता भएकाले पनि मङ्सिर चार गते चुनाव हुने विश्वास व्यक्त गर्नुभयो संविधान सभाको चुनाव नारी हुन नसक्ने उहाँले टिप्पणी गर्नुभयो चुनावमा भाग नलिने पार्टी परिवर्तनकारी नभई प्रतिगामी शक्ति हुने भएकाले चुनावमा सहभागी हुन नेकपा माओवादी लगायतका पार्टीलाई खनालले आग्रह गर्नुभयो कार्यक्रममा एमाले उपाध्यक्ष वामदेव गौतमले अबको आन्दोलन उत्पादनमुखी हुने दावी गर्नुभयो नेपाली कंग्रेसका महामन्त्री प्रकाश सिंहले चुनावी सरकार गठन गर्ने दलहरू नै चुनाव केन्द्रित हुन नसकेको आरोप लगाउनु भएको छ चुनावको मिति घोषणा भइसक्दा पनि त्यस अनुसारको वातावरण बनाउन नसकेको तथा चुनाव नहुने खालका अभिव्यक्ति दिँदै हिँडेको भन्दै उहाँले आपत्ति जनाउनुभयो गणेशमान सिंह केन्द्रले आज ललितपुरमा गरेको कार्यक्रममा नेता सिंहले नागरिकले चुनाव चाहे पनि दलहरूले चुनाव केन्द्रित कार्यक्रम गर्न नसकेकाले जनविश्वास बढ्न नसकेको भन्दै विभिन्न स्थानमा चुनाव हुन नसके कंग्रेस र मुलुकका लागि सही नहुने बताउनुभयो मंगसिर चारमा चुनाव हुन नसके मुलुकका लागि ठूलो दुर्घटना हुने भन्दै उहाँले त्यसको सबै जिम्मेवारी सरकारमा बस्नेहरूले लिनुपर्ने बताउनुभयो नेकपा माओवादीका उपाध्यक्ष सीपी गजलले माओवादीलाई राजावादी भन्नेहरू भारतीय दलाल भएको बताउनु भएको छ सुनवलमा पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्ष गजरेलले सामन्ती राजतन्त्र विरुद्ध जनयुद्ध लडेर गणतन्त्र ल्याउने माओवादीलाई राजावादी भन्नेहरू भारतीय दलालहरू भएको बताउनुभयो माओवादी अन्तर्राष्ट्रिय ब्युरो प्रमुख समेत रहेका गजरेलले भारतीय विस्तारवाद र साम्राज्यवादको इसारमा चार दलीय मोर्चा बनेको उल्लेख गर्दै नोकरशाही फाँसीवादी सरकारले गरेको निर्वाचनमा माओवादी कुनै हातमा नजाने बताउनुभयो अर्थमन्त्री शंकर प्रसाद कोइरालाले बजेट कार्यान्वयन प्रक्रियामा अघि बढ़िसकेको बताउनु भएको छ अर्थ मन्त्रालय र आर्थिक पत्रकार समाज सेजनले आर्थिक पत्रकारहरूको लागि आज गरेको एक दिने तालिम शुभारम्भ गर्दै मन्त्री कोइरालाले यही प्रक्रिया अन्तर्गत साउन दोस्रो हप्ताभित्र सबै योजना आयोजना राष्ट्रिय योजना आयोगले स्वीकृत गरिसक्ने जानकारी दिनुभयो बजेट आर्थिक नीति र राष्ट्र ब्याङ्कले ल्याएको मौद्रिक नीति बीचको तालमेल सुखद भएको बताउँदै कोइरालाले बजेट कार्यान्वयनको चुनौतीलाई सहज ढंगले सामना गर्दै जाने प्रश्न पार्नुभयो उहाँले बजेटको कार्यान्वयनमा सरकारवालाहरूलाई घचघच्याएर सहयोग गर्न पत्रकारहरूसँग आग्रह गर्नुभयो आर्थिक पत्रकारहरूको क्षमता वृद्धिमा अर्थ मन्त्रालय सधैँ सकारात्मक रहेको समेत उहाँको उहाँले बताउनुभयो सर्लाईको सासापुर गाविस छ स्थित सार्वजनिक पोखरीमा नुहाउन गएका चार बालिकाको आज डुबेर मृत्यु भएको छ मृत्यु हुनेमा एकै परिवारका दुई दिदी बहिनी परेका छन् गाईबस्तु चराउने क्रममा गर्मी भएर नुहाउन पोखरीमा पसेका उनीहरूको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ मृत्यु हुनेमा स्थानीय तेह्र वर्षीय मन्तुर शाह दस वर्षीय चञ्चला शाह तेह्र वर्षीय शिवकुमारी महतो र बाह्र वर्षीय पार्वती शाह रहेको प्रहरी नायब निरीक्षक तलकराज भण्डारीले बताउनुभयो मन्तुर र चञ्चला दिदी बहिनी हुन पौडी खेल्न छ सातजना बालबालिका गए पनि चारजना निस्कन नसकेपछि हल्ला भएको थियो छिमेकी जुटेर पोखरीबाट निकाल्दा उनीहरूको मृत्यु भइसकेको थियो वर्षायामसँगै तराईका जिल्लाहरूमा बिरामीको संख्या बढ्न थालेको छ चितवनमा बिरामीहरूको चापको कारण अस्पतालमा ठाउँ नभएपछि भुइँमा नै राखेर उपचार भइरहेको छ थप जानकारीसहित सहकर्मी ध्रुवराज खनाल चितवनको भरतपुर सरकारी अस्पतालमा बिरामीको चापका कारण भुइँमै राखेर उपचार गराउनुपर्ने बाध्यता भएको छ अस्पतालमा वार्डको क्षमताभन्दा बढी बिरामीहरू आएपछि उनीहरूको भुइँमै राखेर उपचार गराउन बाध्य भएको अस्पतालले जनाएको छ पानी परेको बेला बिरामीको संख्या कम हुने र पानी नपरेको बेला बिरामीको चाप अत्याधिक हुने अस्पतालका फिजिसियन डाक्टर भोजराज अधिकारीले बताउनुभयो दैनिक पच्चिस जनासम्मलाई डिस्चार्ज गर्दा पनि ठाउँको अभाव रहेको अस्पतालका फिजिसियन डाक्टर अधिकारीको भनाइ छ विशेष गरी यो पानी पर्नेको अगाडि र पछाडि बिचको टाइममा अन्य बिरामीहरूमा ओपिडीमा आएर बिरामी चेक गराउनेहरूको संख्या अत्याधिक भएको पाइयो यसमा ओपिडीमा देखाएर जाने बिरामीहरू लगभग एक तिहाई बिरामीहरू तिसदेखि तेत्तिस पर्सेन्टको संख्यामा बिरामीहरू भाइरल ज्वरोको संक्रमण लिएर विशेष गरी ज्वर चर्को ज्वरो आउने ज्यान गल्ने आलस्य हुने गोडाहरू दुख्ने नाकबाट पानी बग्ने र अहिले अलिकति फरक प्रकृति भनेको केही बिरामीहरू एक दुई दिनसम्म चाहिँ डायरिया भएर आउने पातलो दिशा भएर आउने अथवा चक्कर लागेर पनि केही मानिसहरू आउने भाइरसले कानमा असर गर्ने गरेकोले यस्तो भएको पाइएको छ तर त्यसको कारणले गर्दा लगभग हस्पिटलको बेड सङ्ख्याहरू अकुपेन्सीहरू पूर्ण रूपमा बेडहरू चाहिँ बिरामीहरूले चाहिँ ढाकिएको छ र लगभग दिनमा बिसदेखि पच्चिसजनासम्मको डिस्चार्ज गर्दा पनि बिरामीहरू चाहिँ फेरि भोलिपल्ट उत्तिकै सङ्ख्यामा चाहिँ भरिएको अवस्था छ तत्काल ज्वरो आउँदा र धेरैजसो बिरामीहरू अस्पताल आउने गरेको अधिकारीले बताउनुभयो चितवनमा उच्च ज्वरो र डेङ्गुले अघिल्ला वर्षहरूमा प्रकोपको रूप लिएको थियो तर अहिले त्यस्तो अवस्था नरहेको अस्पतालले जनाएको छ फिजिसियन डाक्टर अधिकारीका अनुसार अस्पतालमा उपचारका लागि आएका बिरामीहरूको अवस्था सामान्य रहेको छ भाइरल ज्वरो टाइफाइड आउँ जस्ता बिरामीको संख्या तेत्तिस प्रतिशत रहेको छ गर्मीको समय र पानी पर्ने रोकिने भइरहेकाले समस्या आउने भएकाले खानपानमा विशेष ध्यान दिन अधिकारीको सुझाव छ भाइरल ज्वरो विगतको वर्षहरू जस्तै भए तापनि लिन अलिकति फरक या एउटै प्रकारको भए पनि लिन पर्ने होसियारी भने एउटै हो व्यक्तिगत रूपमा आफूले खानपानमा बढी ध्यान दिने काँचो कचिलो चिजहरू नखाने रोड साइडको खानेकुराहरू नखाने धेरै घुलमिल गरेर व्यक्तिहरू सँगसँगै नहिँड्ने कुनै एउटालाई चाहिँ त्यस्तो भाइरलको ज्वरोको लक्षण चाहिँ देखियो भने अरूले जोगिनको लागि चाहिँ रुमालहरूको प्रयोग गर्ने सिधा सम्पर्कमा नबस्ने र भाइरलको ज्वरोको चाहिँ खतराको लक्षणहरू चिन्ने जस्तै चर्को ज्वरो आउनु अत्यन्तै चर्को टाउको दुख्नु बान्दा हुनु होसको लेभल अचानक परिवर्तन भएर बेहोसीतिर जान खोज्नु कम्पन आउनु आदि यस्ता लक्षणहरू भए चाहिँ तुरन्त चिक जान चाहिँ मेरो सल्लाह छ रिपोर्ट पछि अब बाँकी समाचार चितवनको शक्तिखोरका उपभोक्ताहरूले उदयपुर सामुदायिक वन उपभोक्ता समूह फुटाएर नयाँ वन समिति गठन गरेका छन् उदयपुर वनले शक्तिखोरका उपभोक्ताहरूलाई विभेद गरेकाले बाध्य भएर नयाँ वन समिति गठन गर्नु परेको उनीहरूले बताएका छन् सामुदायिक वनको विधान अनुसार नै तेत्तीस प्रतिशत हिस्सा पाउनुपर्ने मागसहित उनीहरूले आज नयाँ समिति घोषणा गरेका हुन् जिल्लामा सार्वजनिक कार्यक्रम नै गरेर यसरी सामुदायिक वन फुटेको यो पहिलो हो उनीहरूले समितिको कार्यालयमा आदिवासी जनजातिको पहुँच नपुगेको सेवा सुविधामा भेदभाव गरिएको विकासका कार्यक्रमहरू शक्तिखोरमा नजाने गरेको लगायतको कारण फुटाउनु परेको दावी गरेका छन् शक्तिखोरका वडा नम्बर चार सात आठ नौका आठ सय आठ उपभोक्ता फुटेर अलगिएका छन् उदयपुर वनमा चार हजार बढी उपभोक्ता रहेका थिए पूर्वी चितवनको शक्तिखोर स्थित चिसापानीमा आज पत्रकार सम्मेलनको आयोजना गरी असन्तुष्ट उपभोक्ताहरूले इच्छा कामना सामुदायिक वन उपभोक्तासम्म गठन गरेको जानकारी दिएका छन् स्थानीय युवाहरूले रत्नगर तिनमा रहेको लौरी घोल तालको आज सरसफाई गरेका छन् न्यू सेन्चुरी युवा क्लबको अगुवाईमा तालको करिब दस कट्ठा क्षेत्रफल सरसफाई गरिएको हो युवाहरूले तालमा रहेको कर्कलो जलकुम्बी र कराते झार निकालेर फालेको क्लबका अध्यक्ष श्रीमान तामाङले जानकारी दिनुभयो सिमसार र जमिन मुनिबाट मोल फुट्ने भएकाले लौरी घोल रत्नगरको ऐतिहासिक महत्व बोकेको क्षेत्र हो धार्मिक पर्यटनको सम्भावना रहेको सो क्षेत्रमा रहेको ताल संरक्षणको अभावले वर्षौंदेखि अलपत्र परेको थियो ताल सरसफाई गर्न गरेर लौरी गोलको महत्व र तालको मल सुक्न नदिन युवाहरूले सरसफाई गरेको स्थानीय समाजसेवी शेषनाथ अधिकारीले जानकारी दिनुभयो लौरी घोलको संरक्षणका लागि रत्नगर नगरपालिकाले बजेट छुट्याउने गरेको भए पनि लामो समयसम्म ताल सरसफाई हुन नसकेको उहाँले बताउनुभयो तीन बिघा भन्दा बढी क्षेत्रफलमा फैलिएको सो क्षेत्र परापूर्व कालमा विष्णु भगवानले पालिका गाईहरूलाई पानी खुवाउने ठाउँ रहेको किम्बदन्ती रहँदै आएको छ भारतबाट अवैध रूपमा भित्राइएको ठूलो परिमाणको कुखुराको चल्ला आज चितवनमा नष्ट गरिएको छ परासीबाट हेटवडातर्फ लैजान लगिएको छ हजार पाँच सय संख्या एक दिने चल्ला जिल्ला पशु सेवा कार्यालय चितवनले आज नष्ट गरेको हो अवैध रूपमा भित्राइएको सो परिणामको कुखुराको चल्ला फुलचोकमा प्रहरले नियन्त्रणमा लिएको पशु सेवा कार्यालय चितवनका प्रमुख रामकुमार कार्कीले बताउनुभयो विषादी प्रयोग गरेर माछा मार्ने क्रम बढेको भन्दै चितवन निकुञ्जले ताल तलैया तथा नदीमा विष हालेर माछा नमार्न अपिल गरेको छ यसरी माछा मार्दा मानव स्वास्थ्य जीवजन्तु तथा बोट बिरुवामा नराम्रो असर पर्ने भन्दै यस्तो पाइएमा कानून अनुसार कारवाही गर्ने चेतावनी समेत दिएको छ यस्तो कार्य निकुञ्ज दुई हजार उन्तिस नियमावली दुई हजार र मध्यवर्ती व्यवस्थापन नियमावली दुई हजार बाहन्न विपरीत हुने भएकाले यसतर्फ सचेत हुन निकुञ्जका सूचना अधिकृत टिकाराम पौडेले सबैमा आग्रह गर्नु भएको छ कतिपय खोलामा खोला नालामा पानी थुन्ने र विषादी हालेर माछा मार्ने गरिएको र यो क्रम बढ्दै गएको पाइएको निकुञ्जले जनाएको छ केही व्यक्तिहरूलाई पक्राउ गरी कारवाही समेत सुरु गरेको पौडेलले बताउनुभयो अनुमति पत्र लिएर अनुसार मात्रै माछा मार्न निकुञ्जले भनेको छ सामान्य जाल हानेर माछा मार्न स्थानीय बोटे समुदायलाई अनुमति दिने गरिएको छ यता बोटे समुदायले आफ्नो परम्परागत माछा मार्ने पेसा सङ्कटमा पर्दै गएको भन्दै संरक्षणको माग गरेका छन् परम्परादेखि नै माछा मार्ने पेसा अँगाल्दै आएका बोटीहरू आजकल चितवन राष्ट्र निकुञ्जको विभिन्न अवरोधका कारण विस्थापित हुँदै गएको उनीहरूले गुनासो गरेका छन् पछिल्लो समयमा विष तथा करेन्ट लगाएर माछा मार्ने क्रम बढेकाले आफ्नो पेसा झन सङ्कटमा पर्दै गएको उनीहरूको भनाइ छ बाँकेको कुसुममा रहेको सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान राजु थापाले आफैले बोकेको हतियारले आफैलाई गोली हानेका छन् आज दिउँसो आफैले बोकेको एसएलआरले छातीमा गोली हानेको सुरक्षा स्रोतले जनाएको छ छातीमा गोली लागेका थापाको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ सशस्त्र प्रहरीका अनुसार थापाको दरबन्दी गणेश्वरी गण बाँकेमा भए पनि कुसुममा कार्यरत थिए जिल्ला प्रहरी कार्य बाँकेका एसपी भोपाल भण्डारीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो सुनसरीको सोनापुर स्थित पशुपति सिन्प्याक उद्योगका व्यवस्थापक विवेक कर्णले बढेको ज्याला माग्ने चारजना मजदुरलाई कार्यस्थलमै कुटपिट गरेका छन् रक्सी पिएर शुक्रबार मध्यरातमा उद्योगमा आएका कर्णले मजदुरहरू सिराहाका शीतल कर्ण सरलाई कमेश यादव सुनसरीका दिलीप चौधरी र सुनसरीका जितु शाहलाई राति कुटपिट गरेका हुन् पीडित मजदुरहरूले बढेको ज्याला मागेका कारण कर्णले कुटपिट गरेको भन्दै कारवाहीको माग राखी इलाका प्रहरीकारले दुहबीमा जाहेरी दिएका छन् यस्तै कुटपिटको विरोधमा उद्योगका मजदुरले उद्योगको काम ठप्प पारेका छन् राठी ग्रुपको सञ्चालमा रहेको सिनपियाको उद्योगले प्लास्टिकका बोरा उत्पादन गर्दै आएको छ अब पाल अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौं सूर्य भावर लोकतान्त्रिक पार्टीका अध्यक्ष भूमिराज नेरोलालाई नेकपा माओवादीका कार्यकर्ताले कालो मोसो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 सैनिकले राजधानी प्युङयाङमा परेड निकालेका छन् उत्तरले गएको हप्तादेखि नै रयाली तथा अतिशबाजी गर्दै आएको थियो युद्धविरामको वार्षिक उत्सवको अवसरमा दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युहेले उत्तरले उत्तरले अर्को पक्षलाई उत्तेजित पार्ने खालका कुनै पनि गतिविधि गरे त्यसलाई स्वीकार गर्न नसकिने भन्दै आफूहरू उत्तरसँग आपसी विश्वास अभिवृद्धिका लागि काम गर्ने बताउनु भएको छ वास्तविक परिवर्तन र प्रगतिको बाटोमा हिँड्न चाहने हो भने आणविक हतियारको विकास रोक्न उहाँले उत्तरसँग आग्रह पनि गर्नुभएको छ उत्तर र दक्षिण कोरिया बीच सन् उन्नाइस सय पचास जुन पच्चिसदेखि शुरू भएको युद्ध सन् उन्नाइस जुलाई सत्ताइस तारिकमा युद्ध विरामसँगै टुङ्गिएको भएको थियो त्यसता पनि पक्षबीच शत्रुतापूर्ण व्यवहार भए पनि एक अर्कामाथि आक्रमण भने गरेका छैनन् उत्तरी पाकिस्तानको एक व्यस्त बजारमा भएका दुई छुट्टा छुट्टै विस्फोटमा कम्तीमा उन्चालिस जनाको मृत्यु भएको छ अफगानिस्तानसँग सीमा जोडिएको परासिनार सहरमा भएको उक्त विस्फोटमा एक सय भन्दा बढी मानिस घाइते भएका छन् रोइटर समाचार एजेन्सीका अनुसार दुईवटै बम विस्फोटका घटना दुई अलग अलग मस्जिदको नजिक भएका थिए उक्त सहरमा रहेका अस्पतालहरू सानो क्षमताको भएका कारण घाइतेहरूलाई राम्रोसँग उपचार गर्न नसकेको बताइएको छ खेल समाचार वेस्ट इन्डिज र पाकिस्तान बीचको पहिलो ट्वेन्टी ट्वेन्टी क्रिकेट आज हुने भएको छ पाँच एक दिवसीय क्रिकेटमा तीन एकले पराजित भएको वेस्ट इन्डिज एक दिवसीय क्रिकेटको बदला लिन प्रयास गर्नेछ पाकिस्तान पनि पहिलाकै फर्म दोहोऱ्याउन खोज्नेछ खेल नेपाली समयअनुसार राति पौने बाह्र बजेदेखि शुरू हुनेछ र दोस्रो अन्डर सिक्सटिन साफ च्याम्पियनसिप फुटबलको पहिलो सेमी फाइनलमा नेपाल र बङ्गलादेश बीचको खेल भइरहेको छ नेपालले अहिलेसम्म तीन शून्यको अग्रता लिएको छ नेपालका लागि सुजन लिम्बुले खेलको आठौँ मिनटमा गोल गरेर नेपालको खाता खोले त्यसै गरी विमल घरती मगरले बिसौँ र अञ्जन विष्टले खेलको तेइसौँ मिनटमा आफ्नो टिमको लागि तेस्रो गोल गरेका छन् अहिले दोस्रो हाफको खेल चलिरहेको छ आजको खेलमा नेपाल विजय भए फाइनल प्रवेश गर्नेछ नेपालले आज जित हात पारे प्रतियोगिताको फाइनलमा पहिलो पटक जानेछ संरक्षणमा नेपालले गरेको प्रदर्शनको आधारमा घरेलु टोली बङ्गलादेश विरुद्ध हाबी भएको छ पूर्व राजा संघको सहकार्य असम्भव रहेको ए नेकपा माओवादीको जिकिर देशभरि आफू र अरू दलको अवस्था बुझ्न चुनावी अभियान शुरू गरेको प्रवक्ता सापकोटाको भनाई चुनावमा सबै दलहरूलाई सहभागी गराउनु पर्नेमा कंग्रेस शीर्ष नेताहरूको जोड़ मंगिर चार गते चुनाव हुन नसके संविधान सभाबाट कहिले संविधान लेख्न नसकिने एमाले अध्यक्ष खनालको दावी बिरामीको चापका